मलाई छल सम्झिनु पर्नेछ कुनै पल सम्झेरै रुनु पर्छ डर कतै बिसोर हुनु पर्छ कि

कतै बिछोड हुनु पर्छ कि